सुना सुना कति मिठो धुन गुन्जिँदैछ तुरैको सुमध धुन नजिक भएछ क्रिस्टलाई भेट्ने त्यो दिन नजिक भएछ क्रिस्टलाई भेट्ने त्यो दिन परदेशबाट स्वादिष्ट फर्काउने दिन परदेशबाट स्वदेश फर्काउने दिन कसलाई पोपिर छैन र यहाँ यो संसारमा हरेकलाई आफ्नै किसिमको पीडा छ यहाँ कसलाई पोपिर छैन र यहाँ यो संसारमा हरेकलाई आफ्नै किसिमको पीडा छ यहाँ तर कति धन्यको त्यो दिन आउँदैछ जब हाम्रो आनन्दमय घर फर्काने दिन फर्काने दिन फर्काने दिन सुना सुना, कति मिठो त्यो धुन गुन्जिँदैछ तुरैको सुमधुन हरेकको मुस्कानलाई आँसुले भिजाएको छ हरेकको खुसियालीमा दुःख मिसेको छ हरेकको मुस्कानलाई आँसुले भिजाएको छ हरेकको खुसियालीमा दुःख मिसिएको छ तर प्रेमी सुखो धार्मिक आगमनमा सबै पीडा बिति जानेछ सधैँलाई सधैँलाई सुना सुना कति मिठो दुधुन गुन्जिँदैछ तुरै कुसुम धुन त्यसैले आँसु नबगाऊ धेरै भयो अब माथि हेरौ बादलमा ख्रिस्ट आउँदै गरेको त्यसैले आँसु नबगाऊ धेरै भयो हवा माथि हेरौँ बादलमा श्रेष्ठ आउँदै गरेको आफ्नै बाहुलीले हाम्रो आँसु पुछ्नलाई अनेकौँ पिरलाई अनन्त महिमामा बदल्नलाई बदल्नलाई सुन सुन कति मिठो त्यो धुन गुन्जिँदैछ तुरैको सुमधुर धुन नजिक भइछ ख्रिस्टलाई भेट्ने त्यो दिन नजिक भइछ ख्रिस्टलाई भेट्ने त्यो दिन परदेशबाट स्वदेश फर्काउने दिन परदेशबाट स्वदेश फर्काउने दिन सुन सुन कति मिठो तिधुन गुन्जिँदैछ तुरैको सुमधुर धुन